बेला Gulmi Gulmi news dot com dot कमसँग गुल्मीमा भएको क्षति तथा ताजा स्थितिको बारेमा कुराकानी गर्न गुल्मी शान्तिपुरबाट श्री उदय शान्ति युवा क्लबका अध्यक्ष तेजेन्द्र थापा हाम्रो सम्पर्कमा हुनुहुन्छ तेजेन्द्रजी नमस्कार नमस्कार सञ्जयजी के छ अहिले शान्तिपुर आसपासको क्षेत्रको ताजा स्थिति हामीलाई यसो जानकारी गराइदिनु न यहाँ दिउँसोदेखि नै पटक पटक भूकम्पका धक्काहरू महसुस भइरहेको छ बिहान बाह्र बजीको आसपासमा ठुलो झड्कासहित गएको भूकम्पले यहाँका पुराना घरहरू चर्किरहेको अवस्था छ भने मानवीय क्षति लगभग गुल्मी जिल्लाभरि नै कतै नभएको जानकारी प्राप्त भएको छ विभिन्न गाउँहरूमा गोठहरू भत्किएर त्यहाँका वस्तुहरू मरिएको खबरहरू आइरहेको छ भने यहाँ पटक पटक आएको भूकम्पको धक्काले गर्दा मानिसहरूमा त्रास फैलिएको छ यहाँका मानिसहरू घरभित्र नबसेर सबै बाहिर खुल्ला चौर अनि विद्यालयका ग्राउन्डहरूमा गएर बसिरहेको अवस्था हो र अहिले लगभग रातिको बाह्र बजीमा लागेको अवस्थामा पनि सबैजना घर बाहिरै खुल्ला चौरहरूमा बसिरहेको अवस्था छ ए अनि फोन लागेन भन्ने गुनासो छ धेरै विदेशमा बस्ने मान्छेहरूले गाउँमा घरमा फोन सम्पर्क हुन सकेन के छ अहिले किन सम्पर्क हुन नसकिरह होला केही जानकारी छ हजुरसँग सम्पर्क नेपाल टेलिकमको टेलिकममा चाहिँ सम्पर्क भएको छैन र अहिले एनसेलले केही काम गरिरहेको अवस्था हो दिउँसो पनि एनसेलले राम्रै काम गरिरहेको थियो र साँझको समयमा केही छिन एनसेल पनि चलेको थिएन र अन्य सञ्चार माध्यमहरू चाहिँ नचलिरहेको अवस्था हो अहिले एजेन्सियलले काम गरिरहेको छ र अहिले चाहिँ गुलमीमा विद्युत पनि आइरहेको छ लगभग एक घन्टा जति हुन लाग्यो अहिले न्युजहरू अब टेलिभिजन च्यानलहरू चलिरहेको छ अहिले चाहिँ जाँदैछ हजुर अनि बेलुका कस्तो रह्यो आज बेलुका पसलहरू खुलेको नखुलेको अवस्था छैन यहाँ त अब प्रायः जस्तो शनिबारको दिन पसलहरू बन्द नै हुन्थ्यो आज चाहिँ सबै पसलहरू बन्दै भएको दिन हो र पसलहरू खोल्ने त्यस्तो चाहिँ छैन मान्छेहरू पनि घरभित्र बसेर खाना खान पनि डराइ डराइरहेको अवस्थामा खाना खाएर बाहिर आफ्ना सुत्ने कपडाहरू ल्याएर खुल्ला स्थानतिर गएको अवस्था छ ए अहिले सबैजना भनेपछि खुल्ला खेतमा ओछ्यान लगाएर खुला आकाश मुनि सबैजना एकै ठाउँ सुतिराख्नु सुत्न निद्रा लाग्ने कुरा त भएन सबैजना एकै ठाउँ भेला भएको स्थिति छ यति बेला हजुर सबैजना भन्दा पनि पाँच गरेर अब कोही आफ्नो आफ्नो टोलका मान्छेहरू जम्मा भएर खाली खेतहरूमा अनि स्कुलको ग्राउन्डहरूमा त्यस्तो ठाउँहरूमा खोजेर पाँच भएर अब लोग्ने मान्छेहरू जग्गामा बसेको र बच्चाहरू अनि आइने केटाकेटीहरू सुतिरहेको अवस्था ठ्याक्कै ठ्याक्कै यस्तै स्थिति अहिले गुल्मीका धेरै ठाउँहरूमा रहेछ मैले केही समय पहिला मजुवामा पनि सम्पर्क गरेको थिएँ मजुवामा पनि त्यस्तै भाग थुप्रै बजारका सबै मान्छेहरू थुप्रै भागमा बाँडिएर कोही स्कुलको चौरमा कोही खेतहरूको खुल्ला लगायतका खुल्ला ठाउँमा बसिरहेको स्थिति रहेछ त्यसो भए समग्रमा मानवीय क्षति छैन जिल्लामा क्षेत्र नम्बर एकतर्फ पनि सामान्य घरहरू चर्किनु र चौपायाको दुई चारवटा चौ चौपाया मर्नुभएको अरू त्यस्तो ठुलो क्षति छैन छैन हजुर हजुर हुन्छ धेरै धेरै धन्यवाद तेजेन्द्र सर जानकारीको लागि हामी यस सम्बन्धी निरन्तर अपडेटमा रहनेछौँ हामीसँगै होला है त धन्यवाद हस् त धन्यवाद